हाम्रो घर हजुर गएदेखि साँच परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा नयाँ युगको नयाँ आवाज रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्जमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज यो सालको दसैँमा आउन पाइन आमा यो सालको दसैँमा आउन पाइन आमा जमरा रातो टिका लाउन पाइन आमा यो सालको दसैँमा आउन पाइन आमा जमरा रातो टिका लाउन पाइन आमा आफन्त भेला भई आशीर्वाद दिँदैछन् आफन्त भेला भई आशीर्वाद दिँदैछन् सँगै बसी रमझम्मा गाउन पाइन आमा जमरा रातो टिका लाउन पाइन आमा पाँच साल भयो मेरो परदेशमा बितेको पाँच साल भयो मेरो परदेशमा बितेको हरेक वर्ष गाउँभरि छाउन पाइन आमा जमरा रातो टिका लाउन पाइन आमा कस्तो छ होला स्थिति महान चाडपर्वको कस्तो छ होला स्थिति महान चाडपर्वको घर खर्चलाई पैसा पठाउन पाइन आमा जमरा रातो टिका लाउन पाइन आमा यादमा डुबिदिनै मरुभूमिमा बस्नुभन्दा यादमा डुबिदिनै मरुभूमिमा बस्नुभन्दा फर्कन्छु भनी रकम जुटाउन पाइन आमा यो सालको दसैँमा आउन पाइनामा जमरा रातो टिका लाउन पाइनामा जमरा रातो टिका लाउन पाइनामा ताप्लेजुङका मित्र युगल योगेन खिदिम लिम्बुको यही गजल सँगसँगै नमस्कार साथै गजली अभिवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका लाखौँ लाख श्रोता मनहरूमा एक साताको यो नमिठो विश्रामपछि पुनः उपस्थित भएका छौँ देवखुरीको पहिलो रेडियो नयौको नयाँ आवाज रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्ज मार्फत तपाईँको रेडियो सेटमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर र पर्दापारीका प्राविधिक शाखा शरद सागर देवकोटाको साथमा साथै तपाईँले हामीलाई हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि हामीलाई विश्वभर सुन्दै हुनुहुन्छ साथै तपाईँले गएको साताबाट पूर्वी नेपालको सुन्दर जिल्ला इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली रेडियो मार्फत पनि हामीलाई विश्वभर सुन्न सक्नुहुन्छ अबका दिनहरूमा तपाईँले Chulachuli online radio W W W dot Chula Chuli online radio dot blogspot dot com मार्फत पनि विश्वभर सुन्न सक्नुहुन्छ हामी दसैँको सङ्घारमा छौँ आज दसैँको सप्तमी सातौँ दिन हिन्दूहरूको महान पर्व बडा दसैँको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा साहित्यिक मनहरूमा गजलीय मनहरूमा साथै रेडियो प्रेमी मित्रहरूमा लगायत सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा बडा दसैँ दुई हजार चौहत्तरको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ रेडियो देखुरी एफएम र रेडियो कार्यक्रम गजलपुञ्ज परिवार आज हामी कार्यक्रम गजलपुञ्जमा प्रवासमा रहनुभएका मित्रहरूले स्वयं वाचन गरेर पठाउनुभएका रचनाहरू उहाँकै आवाजमा हामीले आजको यो श्रृङ्खलामा सुनाउनेछौँ साथै केही हामीलाई इमेलमा प्राप्त भएका गजलहरू पनि वाचन गर्ने नै छौँ आज हामी गएर साङ्गीतिक गजलहरू श्रवण गर्नेछौँ किनकि हामी दसैँको माहौलमा छौँ दसैँ सम्बन्धी गीतहरू श्रवण गर्नेछौँ आजको बसाइमा हामीलाई स्वदेशमा र विदेशमा उत्ति नै रुचाउनुहुन्छ हाम्रा श्रोताहरूले यो तपाईँहरूको माया देखेर अत्यन्तै खुसी लागेको छ स्वदेश तथा विदेशमा रहेर हामीलाई यति धेरै माया गर्नुहुने तमाम तमाम श्रोताहरूको यो अमूल्य मायाको सदैव ऋणी रहनेछु म दसैँको माहौल छ कतिपय घर फर्किसक्नु भएको होला प्रवासबाट कतिपय प्रवासमै हुनुहुन्छ होला कतिपय नेपालकै जागिरले छुट्टी पाउनु भएको छैन होला तिनै परदेशीका मनहरूलाई र जो स्वदेशमै भएर पनि आफ्नो घर फर्कन पाउनु भएको छैन नेपाल सुरक्षाकर्मीहरू तपाईँहरू सम्पूर्ण सम्पूर्णलाई सम्बोधन गर्दै आजको गजल गजलपुञ्जको दैलो घार्न चाहन्छु नेपाल सुरक्षाकर्मीका लागि इङ्गीकृत गरेर दीपक कोइरालाको शब्दमा प्रदीप श्रेष्ठको सङ्गीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीको सुमधुर स्वरमा घरदेश परदेश हुने खाने हुँदा खाने सबैलाई दसैँ आयो समृद्धिको जमरा टिका लगाई यही साङ्गीतिक कोसेलीबाट आजको गजलपुञ्जको उदय लुगार्न चाहन्छु दसैँ आयो समृद्धिको जमरारा लगाई गाउँ सहर झिली मिली फौजी घर चाहिएको छ र त्यसको सिन्दुर लगाएकै छौँ आफ्नो स्वार्थ सारी पर राष्ट्र रहेछ हाम्रो घर राष्ट्रवासी परिवार नाचो गाउँ फौजी घरमै जमरा र टिका लार नाचो गाउँ फौजी घरमै जमरा र टिका लार कि कसो त हल्सा कुनै शङ्का छ र त्यसो भए ठोक मादल आलो पालो बडा दसैँ जाउँला तिहारमा हो हेर लौ जाउँला तिहारमा हो जाउँला तिहारमा गर्नु त साब हो हामी फौजीका लागि आफ्नो जन्मघर त माइती जस्तै रहेछ यो मनलाई पैतालाले थिचेर बुट बजारेर नाच्यो कतिखेर भर्र उडेर घरको धुरीमा पुग्छ पत्तै हुन्न भनिकन ढुक्क बस्छन् तिम्रे भरमा कोटी कोटी देशका जन ढुक्क बस्छन् तिम्रे भरमा कोटी कोटी देशका जन फौजीका आँखामा आँसु सुहाउँदैन बहिनी मनका बह पोख्नै परे हाँसी हाँसी पोख्नुपर्छ सबैको घरमा त्यस्तै त हो नि ल सुन है बाटा खेर घागरा चाहिन्न रे साथ नहुँदा चाडबाडमा लाग्दैन रे मिठो खाउँ आँसु झरी बिन्ते गर्छौँ प्यारासँगै बस्न पाऊँ आँसु झरी बिन्ते गर्छौँ प्यारासँगै बस्न पाऊँ <laughs> कहाँ लैजानुहुन्छ त अब आफ्नै ठेगान छैन यहाँ मैले कालै जाउँ ओ हेर मैले कालै जाउँ हो मैले कालै जाउँ मैले कालै जाउँ हो ट्याङ्का घर छ कुर्नु है चाडबाडमा जिम्मेवारी हाम्रो बढ्छ फौजी सबै घर आए देशको रक्षा कसले गर्छ आदरणीय गजल मनहरू यो साङ्गीतिक शैलीपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा अत्यन्तै मार्मिक गीत हामीले यो अवश्यमा श्रवण गऱ्यौँ नेपथ्यमा बज्दै पनि छ अत्यन्तै मिठो यो गीत हामीले नेपाल सुरक्षाकर्मी जो नेपालमै हुनुहुन्छ र घर फर्कन पाउनु भएको छैन हामीहरूको लागि भनेर हामीले दसैँ तिहार आदि आदि पर्व मनाइरहँदा उहाँहरूले हाम्रो सुरक्षाको निम्ति आफ्नो मनका इच्छा आकाङ्क्षाहरू मारेर औरात्र खटेर हाम्रो सुरक्षा गर्नुभएको छ र हामी ढुक्कले यस्ता चाडपर्वहरू र सामान्य दैनिकी गुजाराहरू टार्न सकिरहेका छौँ ती सम्पूर्ण सम्पूर्ण नेपाल सुरक्षा कर्मीहरूप्रति सेल्युट गर्दै गजलपुञ्जको पहिलो लहरमा यो गजल वाचन गर्न चाहन्छु कलम चलाउने कमल बजार नगरपालिका पाँच कुइका अछामका मित्र हाल धनगढी कैलालीमा हुनुहुन्छ यो वसैमा कलम चलाउनेको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु सम्झिँदैछु दसैँ तिहार विदेश बसेर सम्झिँदैछु दसैँ तिहार विदेश बसेर तिम्रै लागि बारम्बार विदेश बसेर सम्झिँदैछु दसैँ तिहार विदेश बसेर तिम्रै लागि बारम्बार विदेश बसेर गरिबीले स्वदेशमा बस्नै सकिएन गरिबीले स्वदेशमा बस्नै सकिएन सही रहेछु अत्याचार विदेश बसेर सम्झिँदैछु दसैँ तिहार विदेश बसेर रहर थियो मलाई पनि गाउँघरमै बस्ने रहर थियो मलाई पनि गाउँघरमै बस्ने फर्किनलाई छैन आधार विदेश बसेर सम्झिँदैछु दसैँ तिहार विदेश बसेर कतिले त ज्यान गुमाए तिम्रै कारणले कतिले त ज्यान गुमाए तिम्रै कारणले बुझिराख यस सरकार विदेश बसेर तिम्रै लागि बारम्बार विदेश बसेर मर्ने बाँच्ने टुङ्गो छैन पराईको ठाउँमा मर्ने बाँच्ने टुङ्गो छैन पराईको ठाउँमा कति हुन्छन् रोजगार विदेश बसेर सम्झिँदैछु दसैँ तिहार विदेश बसेर तिम्रै लागि बारम्बार विदेश बसेर तिम्रै लागि बारम्बार विदेश बसेर अहाँ आदरणीय गजल मनहरू यो बसाइमा हामीले वाचन गऱ्यौँ कलम चलाउनेको अत्यन्त यो मिठो गजल कमल बजार नगरपालिका पाँच कुइका अछामका मित्र हाल धनगढी कैलालीमा हुनुहुन्छ यहाँको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु यो वसाइमा हामीलाई साउदीबाट गजल पठाउनु भएको छ आफ्नै आवाजमा रेकर्ड गरी तुलसीपुरका मित्र उहाँले आफ्नो परिचय पनि भन्नुहुनेछ भन्दै हुनुहुन्छ परदेशमा हुन्न दसैँ तिहार विदा पनि नमस्कार म चाहिँ नवराज सुनार तुलसीपुर उपमहानगरपालिका साथ मोतीपुर दाङ घर भने हाल साउदी अरब जेतामा कार्यरत छु र मेरो गजल यस्तो छ परदेशमा हुन्न दसैँ तिहार बिदा पनि परदेशमा हुन्न दसैँ तिहार बिदा पनि एक दिनको तिन दिन काट्छ छुट्टी लिँदा पनि एक दिनको तिन दिन काट्छ छुट्टी लिँदा पनि कुन बेला आउँछ पुलिस कुन बेला आउँछ पुलिस कुन बेला आउँछ पुलिस समाएर लान्छ कुन बेला आउँछ पुलिस समाएर लान्छ रुमभित्रै रक्सी एक दुई गिलास पिँदा पनि परदेशमा हुन्न दसैँ तिहार बिदा पनि आउँदा दसैँ तिहार अनि आउँदा दसैँ तिहार अनि आउँदा दसैँ तिहार अनि चाडबाडहरू आउँदा दसैँ तिहार अनि चाडबाडहरू भनेको बेला घर जान दिन्न दिँदा पनि परदेशमा दसैँ तिहार हुन्न बिदा पनि एक दिनको तिन दिन काट्छ छुट्टी लिँदा पनि आँसु लुकाई हाँस्नुपर्ने आँसु लुकाई हाँस्नुपर्ने आँसु लुकाई हाँस्नुपर्ने हाम्रो विडम्बना आँसु लुकाई हाँस्नुपर्ने हाम्रो विडम्बना करौँतीले रेटे जस्तो गरी मनरेटिँदा पनि परदेशमा हुन्न दसैँ तिहार बिदा पनि घर साथी साथीभाइ घर साथी साथीभाइ घर साथी साथीभाइ हेर्दै होलान् बाटो घर साथी साथीभाइ हेर्दै होलान् बाटो आइन भन्दै दसैँ तिहार नजिकिँदा पनि परदेशमा हुन्न दसैँ तिहार बिदा पनि एक दिनको तिन दिन काट्छ छुट्टी लिँदा पनि एक दिनको तिन दिन काट्छ छुट्टी लिँदा पनि आहा आदरणीय गजल मनहरू यो मिठो गजल श्रवण गऱ्यौँ व्यवसायमा हामीले व्यवसायमा हामी पुनः अर्का स्रष्टा हुनुहुन्छ प्युठानका मित्र हाल भारतबाट हामीलाई गजल पठाउनु भएको छ भन्दै हुनुहुन्छ यो दसैँमा घर आउने मन मेरो पनि थियो सर्वप्रथम त यस रेडियो कार्यक्रम गजल पुञ्जका सम्पूर्ण परिवारहरूप्रति र रेडियो कार्यक्रम गजल पुञ्ज सुनेर बसिरहनुभएका तमाम आदरणीय गजलीय मनहरूप्रति मेरो हार्दिक नमन साथै देश तथा विदेशमा छरिएर रहँदै आउनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा आउँदै गरेको बडादसै दुई हजार चौहत्तर सालको अनेकौँ शुभकामनासहित मेरो एउटा गजल वाचन गर्ने अनुमति चाहन्छु यो दसैँमा घर आउने मन मेरो पनि थियो टिका जमरा लगाउने मन मेरो पनि थियो आशीर्वाद थाप्ने बेलामा बुबा आमाको अगाडि आशीर्वाद थाप्ने बेलामा बुबा आमाको अगाडि यो सानो शिर झुकाउने मन मेरो पनि थियो यो दसैँमा घर आउने मन मेरो पनि थियो कति झुक्याउनु परिवारलाई यसपटक कति झुक्क्याउनु परिवारलाई यसपटक साँच्चीकै स्वदेश ढाउने मन मेरो पनि थियो यो दसैँमा घर आउने मन मेरो पनि थियो मरुभूमिमा मात्र किन आफ्नै घरदेश पुगी मरुभूमिमा मात्र किन आफ्नै घरदेश पुगी खुसीको आँसु बगाउने मन मेरो पनि थियो यो दसैँमा घर आउने मन मेरो पनि थियो चाड पर्वमा परदेशीले यस्तोसम्म सोचिदिन्छ चाड पर्वमा परदेशीले यस्तोसम्म सोचिदिन्छ आफन्तसँगै रमाउने मन मेरो पनि थियो यो दसैँमा घर आउने मन मेरो पनि थियो टिका जमरा लगाउने मन मेरो पनि थियो टिका जमरा लगाउने मन मेरो पनि थियो छविलाल आरएम घायल स्वर्गद्वारी नगरपालिका दुई प्युठान हाल दक्षिण भारत केरला आदरणीय गजल मनहरू व्यवसायमा म अर्का मित्रको गजल वाचन गर्न चाहन्छु व्यवसायमा व्यवसायमा कमल थापा बैरागीको गजल परेको छ देउराली चार गोर्खाका मित्र व्यवसायमा कमल थापा बैरागीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यसपालिको बडा दसैँ सबैलाई खास होस् यसपालिको बडा दसैँ सबैलाई खास होस् घर घरमा माता दुर्गा भवानीको वास होस् यसपालिको बडा दसैँ सबैलाई खास होस् घर घरमा माता दुर्गा भवानीको बास होस् शिखर चुमुन सधैँ प्रगतिका पाइलाहरूले शिखर चुमुन सधैँ प्रगतिका पाइलाहरूले सदा सदा उत्साह र उमङ्गको आभास होस् घर घरमा माता दुर्गा भवानीको बास होस् हार्न नपरोस् कहिल्यै जिन्दगीको लडाइँमा हार्न नपरोस् कहिल्यै जिन्दगीको लडाइँमा हार बखत आइलाग्ने दुश्मनकै नाश होस् घर घरमा माता दुर्गा भवानीको बास होस् धनी गरिब सबै यहाँ रमाउँदै बाँच्न सकुन् धनी गरिब सबै यहाँ रमा उदै बाँच्न सकुन् हामी सबैको मनभित्र चयनको सास होस् घर घरमा माता दुर्गा भवानीको बास होस् लागिरहोस् आशीर्वाद श्री दुर्गा भवानीको लागिरहोस् आशीर्वाद श्री दुर्गा भवानीको भाइ बन्धुमा सधैँभरि अटल विश्वास होस् यसपालिको बडा दसैँ सबैलाई खास होस् घर घरमा माता दुर्गा भवानीको बास होस् घर घरमा माता दुर्गा भवानीको बास होस् आदरणीय गजल मनहरू यो वसैमा हामीले वाचन गऱ्यौँ कमल थापा बैरागीको गजल उहाँ देउराली हिचार गोर्खाका मित्र हुनुहुन्थ्यो उहाँको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु यो वसैमा घोराईका मित्र हाल आबुधाबी युएमा हुनुहुन्छ हामीलाई युएबाट आफ्नो गजल वाचन गरेर पठाउनु भएको छ गिरिराज लम्साल असफल यात्री उहाँले भन्दै हुनुहुन्छ दसैँ कहिले नमस्कार म गिरिराज लम्साल असफल यात्री घोराई चार दाङ हाल आबुधाबी युएई आज म एउटा गजल वाचन गर्न गइरहेको छु सर्वप्रथम मेरा प्रिय मित्र गजल सर्जक अत्यन्त ऊर्जाशील मिलनसार तथा रेडियो कार्यक्रम गजल पुञ्जका प्रस्तोता एसपी माथवर्जीमा साधुवाद रेडियो कार्यक्रम गजल पुञ्जको योगदानको उच्च मूल्याङ्कन गर्दै दसैँ विशेष मेरो गजल यसरी सुरु हुन्छ सोचिरहेछु गरिबको आँगनमा दसैँ कहिले सोचिरहेछु गरिबको आँगनमा दसैँ कहिले वर्ग वर्ग मेटिएको सज्जनमा दसैँ कहिले वर्ग वर्ग मेटिएको सज्जनमा दसैँ कहिले अहमलाई जित्न सधैँ भिडभित्र भागिरह्यौँ अहमलाई जित्न सधैँ भिडभित्र भागिरह्यौँ हार्नेलाई हिँडाउन आश्वासनमा दसैँ कहिले वर्ग वर्ग मेटिएको सज्जनमा दसैँ कहिले पाखुराको तागतले मरुभूमि स्वर्ग भयो पाखुराको तागतले मरुभूमि स्वर्ग भयो पैसासँग बेचिएको जोबनमा दसैँ कहिले हार्नेलाई हिँडाउन आश्वासनमा दसैँ कहिले भूकम्प थियो बाढी आयो भोकमरी छ अशान्ति छ भूकम्प थियो बाढी आयो भोकमरी छ अशान्ति छ सिंहदरबार भन्दै हामीलाई जनजन्म दसैँ कहिले सिंहदरबार भन्दै हामीलाई जनजन्म दसैँ कहिले पैसासँग बेचिएको जोबनमा दसैँ कहिले अन्तिम शेर छ क्रान्ति छेड्ने युवाहरू पलायन हुनु पर्यो क्रान्ति छेड्ने युवाहरू पलायन हुनु पर्यो असफल यात्रीहरू मन मनमा दसैँ कहिले सिंहदरबार भन्दै हामीलाई जनजनमा दसैँ कहिले सोचिरहेको छु गरिबको आँगनमा दसैँ कहिले वर्ग वर्ग मेटिएको सज्जनमा दसैँ कहिले धन्यवाद अन्तमा विजयादशमी दुई हजार चौहत्तर सालको हार्दिक मङ्गलमय शुभकामनासँगै म असफल यात्री बिदा हुन्छु शुभ पर्व आदरणीय गजल मनहरू उहाँको यो मिठो गजलपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु यो व्यवसायमा हामी एउटा साङ्गीतिक लहरी श्रवण गर्छौँ प्रकाश सपोतको लय शब्द सङ्गीतमा र प्रकाश सपुत र सम्झना लामी छाने मगरको स्वरमा छाती चर्कियो चर र मया आँसु बर्सियो बर र मया गाउँघर सम्झिरहन्छु म धर र यो साङ्गीतिक कोसेली व्यवसायमा हजुरहरूको निम्ति फुलेका झुला झुलेर भमरा यसपालि पनि लगाउन पाइन ठिकाना जमरा हे मेरा बाबा हे मेरी आमा माया छैन मारा माया छैन मारा छाती छर्क्यो चरा तिमीलाई सम्झिरहन्छु म दसैँ मान्न पाउँदैन खबर सुनाइदिनु यो दसैँमा आउँदैन खबर सुनाइदिनु दसैँ मान्न पाउँदैन खबर सुनाइदिनु यो दसैँमा आउँदैन खबर सुनाइदिनु पारदेशी जिन्दगी चलाउन सिक्दैछु पारदेशी जिन्दगी चलाउन सिक्दैछु खुसी कति छाउँदैन खबर सुनाइदिनु यो दसैँमा आउँदैन खबर सुनाइदिनु आशीर्वादको भारमा चलेका छन् दिनहरू आशीर्वादको भरमा चलेका छन् दिनहरू टिका पनि लाउँदैन खबर सुनाइदिनु यो दसैँमा आउँदैन खबर सुनाइदिनु धेरैलाई मन नपर्ने देशमा आएको छु म धेरैलाई मन नपर्ने देशमा आएको छु म अन्त कतै धाउँदैन खबर सुनाइदिनु यो दसैँमा आउँदैन खबर सुनाइदिनु सम्झनामा छन् गाउँका कार्यक्रमहरू सम्झनामा छन् गाउँका कार्यक्रमहरू रोधी पनि गाउँदैन खबर सुनाइदिनु दसैँ मान्न पाउँदैन खबर सुनाइदिनु यो दसैँमा आउँदैन खबर सुनाइदिनु यो दसैँमा आउँदैन खबर सुनाइदिनु आदरणीय गजल मनहरू साङ्गीतिक कोसेलीपछि हामीले श्रवण गरेका थियौँ जयराम जया भावुकको यो अत्यन्तै मिठो गजल उहाँ बाके बर्दियाका मित्र हुनुहुन्थ्यो हाल बिरानो मुलुकबाट हामीले यो गजल पठाउनु भएको छ यहाँको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु दसैँमा हामीलाई पुनः एकजना श्रेष्ठले गजल श्रवण गराउँदै हुनुहुन्छ हाल उहाँ साउदीमा हुनुहुन्छ अर्घाखाँचीका मित्र हरिहर कडेलले भन्दै हुनुहुन्छ यसपालिको दसैँ पनि मन बुझाउँदै बस्नु प्यारी नमस्ते म हरिहर कडेल स्थायी ठेगाना पाली अर्घाखाँची हाल साउदी अरबबाट रेडियो देवखुरीको साहित्यिक कार्यक्रम गजल पुञ्जमा दसैँ विशेष श्रृङ्खलामा म पनि एउटा गजल सम्प्रेषण गरेको छु कृपया सुनेर साथ दिनुहोला यसपालिको दसैँ पनि मन बुझाउँदै बस्नु प्यारी यसपालिको दसैँ पनि मन बुझाउँदै बस्नु प्यारी न परदेशी भनी मन बुझाउँदै बस्नु प्यारी यसपालिको दसैँ पनि मन बुझाउँदै बस्नु प्यारी दसैँ मान्ने टिका थाप्ने रहर नफा कहाँ हो र दसैँ मान्ने टिका थाप्ने रहर नफा कहाँ हो र भाग्यमाथि लाग्यो शनि मन बुझाउँदै बस्नु प्यारी फर्केन परदेशी भनी मन बुझाउँदै बस्नु प्यारी एक दिन पक्कै दैवले नि न्याय गर्ला हामी माथि एक दिन पक्कै दैवले नि न्याय गर्ला हामी माथि बस्या छुचोट गनी गनी मन बुझाउँदै बस्नु प्यारी भाग्य माथि लाग्यो शनि मन बुझाउँदै बस्नु प्यारी मैले निमन बुझाएको छु तिम्रा मिठा यादसँगै मैले निमन बुझाएको छु तिम्रा मिठा यादसँगै मूल तस्विर छ नि मन बुझाउँदै बस्नु प्यारी बस्या छुचोट गनी गनी मन बुझाउँदै बस्नु प्यारी दुःख सुख जसो तसो बस्नु प्यारी घर सम्हाली दुःख सुख जसो तसो बस्नु प्यारी घर सम्हाली आइसल पक्कै आउँछु मनी मन बोझाउँदै बस्नु प्यारी यसपालिको दसैँ पनि मन बोझाउँदै बस्नु प्यारी फर्केन परदेशी भनी मन बोझाउँदै बस्नु प्यारी आदरणीय गजल मनहरू हरिहर कणेलको यो अत्यन्तै मार्मिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ व्यवसायमा मेरो हातमा पुनः अर्को गजल परेको छ खडानन्द नगरपालिका एक नेपाली डाँडा भोजपुरका मित्र विमल खेवा छाली सुलभको व्यवसायमा विमल खेवा छाली सुलभको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु कसैलाई दसैँ होला तर काल छ गरिबलाई कसैलाई दसैँ होला तर काल छ गरिबलाई के गरेर छाक टार्ने यो सवाल छ गरिबलाई कसैलाई दसैँ होला तर काल छ गरिबलाई के गरेर छाक टार्ने यो सवाल छ गरिबलाई देखा सिकी गर्ने हाम्रो समाजको परम्परा देखासिकी गर्ने हाम्रो समाजको परम्परा धनीलाई रमझम किन यस्तो चाल छ गरिबलाई के गरेर छाक टार्ने यो सवाल छ गरिबलाई नाङ्गो जिउ ढाक्न गाह्रो भएको यो अवस्थामा नाङ्गो जिउ ढाक्न गाह्रो भएको यो अवस्थामा मिठो खुवाउन कति धेरै गाल छ गरिबलाई के गरेर छाक टार्ने यो सवाल छ गरिबलाई छोरा छोरी नयाँ लुगा लगाउने आशमा छन् छोरा छोरी नयाँ लुगा लगाउने आशमा छन् ऋण काट्न पनि कठै बग्ने छाल छ गरिबलाई के गरेर छाक टार्ने यो सवाल छ गरिबलाई यस्तो बेला सरकारको ध्यान कुर्सी माथि पर्छ यस्तो बेला सरकारको ध्यान कुर्सी माथि पर्छ नेतालाई बङ्गला गाडी मात्र पाल्छ गरिबलाई कसैलाई दसैँ होला तर काल छ गरिबालाई के गरेर छाक टार्ने सवाल छ गरिबलाई के गरेर छाक टार्ने सवाल छ गरिबालाई आदरणीय गजल मनहरू कसैलाई दसैँ होला तर काल छ गरिबलाई के गरेर छाक टार्ने सवाल छ गरिबलाई अत्यन्त यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु खडानन्द नगरपालिका एक नेपाली डाँडा भोजपुरका मित्र विमल खेवा छाली प्रति यो वर्षैमा हामीलाई पुनः एकजना मित्रले गजल पठाउनु भएको छ उहाँ हाल जापानमा हुनुहुन्छ काठमाडौँ कि मित्र हुनुहुन्छ रुबी सत्याल उहाँले भन्दै हुनुहुन्छ रिस राग सबै भुलेर दसैँ आयो नमस्कार सम्पूर्ण साहित्यिक मनहरूमा म रुबी सत्यालको हाल जापान बस्दै आएको छु नेपाल बसाई काठमाडौँ भए तापनि कार्यक्रम गजलपुञ्जको यो दसैँ विशेष कार्यक्रममा मलाई पनि गजल वाचन गर्न मौका दिनुभएकोमा गजलपुञ्ज परिवारमा हार्दिक आभार व्यक्त गर्दछु यो आउँदै गरेको विजया दशमीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य दीर्घायु र उत्तर प्रगतिको शुभकामना दिँदै आज दसैँ विशेष गजल प्रस्तुत गर्न गइरहेकी छु गजल स्वीकार्नुहोस् रिस राग सबै भुलेर दसैँ आयो रिस राग सबै भुलेर दसैँ आयो टिका जमरा फुलेर दसैँ आयो टिका जमरा फुलेर दसैँ आयो हर्ष र उल्लासले मुहा रङ्गाउँदै हर्ष र उल्लासले मुहा रङ्गाउँदै पिङमा आहा झुलेर दसैँ आयो पिङमा आहा झुलेर दसैँ आयो टिका जमरा फुलेर दसैँ आयो हिउँद वर्षा दुःख सुख पन्साउँदै हिउँद वर्षा दुःख सुख पन्साउँदै वर्ष दिन संसार डुलेर दसैँ आयो वर्ष दिन संसार डुलेर दसैँ आयो टिका जमरा फुलेर दसैँ आयो नवदुर्गाको आराधना मन्दिरमा नवदुर्गाको आराधना मन्दिरमा नव आकाश खुलेर दसैँ आयो नव आकाश खुलेर दसैँ आयो टिका जमरा फुलेर दसैँ आयो रिस राग सबै भुलेर दसैँ आयो धन्यवाद अह आदरणीय गजल मनहरू रुबी सत्यालको यो मिठो गजलका निम्ति हृदयाभार प्रकट गर्न चाहन्छु तपाईँलाई पुनः स्वागत छ कार्यक्रम गजल पुञ्जमा हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण सम्पूर्ण नेपालीहरूमा पुनः बडा दसैँ दुई हजार चौहत्तरको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु घाँटी हेरेर हार पर्छ ऋण काडी काडी यस्ता चाडपर्वहरू मनाउन आवश्यक छैन मनले मानियो भने हरेक पल खुसी हुन्छ खुसी छाउँछ मनमा आज ऋण काढेर खुसियाली मनाएर भोलि त्यही ऋणले हामीलाई दुखी गराउँछ भने त्यो पर्वको कुनै औचित्य हुँदैन मित्रहरू आफूसँग जे छ त्यसैमा रम्न पर्छ रम्न सिक्नुपर्छ यस पर्वले हामी सबैमा आत्मीयता थपिदियोस् हामी सबैमा रिस राग भोलेर आत्मीयताको बीज रोपिदियोस् रिसाएका दाजुभाइहरू परदेशीका दाजुभाइहरू अनि रिसाएका सम्पूर्ण आफन्तहरू एक भइदिउन् यसले हाम्रो घर परिवार समाज र राष्ट्र निर्माणमा ठुलो टेवा पुर्याउँछ हामी एक भयो भने हामी सबल हुनेछौँ बलियो हुनेछौँ अनि हामीलाई टुटाउन फुटाउन कसैले पनि सक्दैन तपाईँको यसपालिको दसैँ सुखदमय रहोस् सधैँभरि सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सक्नुहोस् सदैव सत्य बोल्नुहोस् सत्कर्म गर्नुहोस् सबैलाई आदर सम्मान गर्नुहोस् सानालाई माया गर्नुहोस् यी कार्यमा कहिले पनि नचुक्नुहोस् सम्पूर्ण सम्पूर्णमा विजया दशमीको टिका जमरा र आशिषले जीवनमा ऊर्जा भरोस् सफलताका आयामहरू थपिँदै जाउन् विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ पुनः लौता गजल मनहरू यिनै भला खुसरीहरू सँगसँगै हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ आजको बसाइमा हामीलाई गजल पठाएर सहयोग गर्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्णप्रति हृदय प्रकट गर्न चाहन्छु आजको बसाइमा हामीलाई धेरैभन्दा धेरै मित्रहरूले गजल पठाउनु भएको थियो हामीले वाचन गर्न सकेनौँ त्यसको लागि क्षमा चाहन्छौँ आगामी दिनहरूमा हामीले वाचन गर्दै गर्दै जानेछौँ तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला र तपाईँ पनि यसरी नै आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ र राप्ती अञ्चल दाङ देवखुरी लमही यही ठेगानामा पत्र पठाउनुभयो भने हाम्रै हातमा पर्नेछ र क्रमिक क्रमिक रूपमा प्राप्त भएको आधारमा वाचन गर्नेछौँ त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर पनि तपाईँले हामीलाई खोज्न सक्नुहुन्छ जहाँ बयालिस सयभन्दा बढी मित्रले लाइक गरिसकेको एउटा पेज भेटाउनुहुनेछ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर त्यही पेजको म्यासेजमा तपाईँले आफ्ना गजलहरू पठाउनुभयो भने हामीलाई प्राप्त हुनेछ र तपाईँले आजको यो कार्यक्रम सुन्न छुटाउनु भएको छ भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाज आवाजमा आजको यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ गजल गजलमनहरू अब भने हामी छुटिनु पर्ने हुन्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तापुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र शरद सागर देवकोटालाई हृदयदेखि नै आभार प्रकट गर्दै आजको बसेबाट ओझेलिन्छु गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुल हेर्नुहोस् त कतै खुला पुछन् कि झ्याल ढोकाका चुकुल बन्द गर्नुहोस् बिरामी हुनुहुन्छ औषधि खान भयो कि औषधि खानुहोस् रातिको समय छ तिर्खा लाग्न सक्छ छेउमा करुवामा पानी पनि राख्नुहोस् तपाईँको बाँकी पाल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सिर्जनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै नौमुले गाउँपालिका द्वारी दैलेख हाल गुजरात भारतमा रहँदै आउनुभएका दिपेन्द्र प्रभातको गजल वाचन गर्दै बिदा हुन्छु यसपालि दसैँमा घर आउनु है दाजु यसपालि दसैँमा घर आउनु है दाजु रातो टिका अनि जमरा लाउनु है दाजु यसपालि दसैँमा घर आउनु है दाजु रातो टिका अनि जमरा लाउनु है दाजु यत्रो वर्ष परदेशमा सङ्घर्ष गर्नुभयो यत्रो वर्ष परदेशमा सङ्घर्ष गर्नुभयो नेपालमा नि सुन्दर घर बनाउनु है दाजु रातो टिका अनि जमरा लाउनु है दाजु अर्को साल के हो कसैलाई थाहा छैन अर्को साल के हो कसैलाई थाहा छैन बाजे बजेको आशीर्वाद पाउनु है दाजु रातो टिका अनि जमरा लाउनु है दाजु हजुरलाई नदेख्दा न्यास्रो मानेका छन् हजुरलाई नदेख्दा न्यास्रो मानेका छन् यसपालि घरमै समय बिताउनु है दाजु रातो टिका अनि जमरा लाउनु है दाजु यसपालिको दसैँमा घर आउनु है दाजु रातो टिका अनि जमरा लाउनु है दाजु रातो टिका अनि जमरा लाउनु है दाजु जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी